तिमलाई तिमीलाई धेरै माया गर्छु मेरी साथी मैले तिमी बिना बाँच्दिन एक्लै पनि हाँस्दिन अब हाम्रो मिलान हुन्छ सानो कहिले छिछि गर्छ तिमीलाई धेरै माया गर्छु मेरी साथी मैले तिमी बिना बाँच्दिन एक्लै पनि हाँस्दिन अब हाम्रो मिलन हुन्छ सानो कहिले तिमी बिना बाँच्दिन एक्लै पनि हाँस्दिन हाम्रो मलाई धोका दिन्छौ कि गराउँछौ तिमीलाई धेरै माया गर्छु मेरी साथी मैले तिमी बिना बाँच्दिन एक्लै पनि हाँस्दिन अब हाम्रो मिलन हुन्छ सानो कहिले हाँस अब हाम्रो सके मैले तिमी बिना बाँच्दिन एक्लै पनि हाँस्दिन अब हाम्रो मिलन हुन्छ सानो कहिले रामसित हुनलाई नपार है सम्झेर रुनलाई तिमीलाई धेरै माया गर्छु बाँच्दैन अब हाम्रो मिलन हुन्छ सानो कहिले तिमी बिना बाँच्दिन एक्लै पनि हाँस्दिन अब हाम्रो मिलन हुन्छ सानो कहिले बाँच्दिन म धेरै अनि संसार हुनेछ अधेरै तिमीलाई धेरै माया गर्छु मेरी साथी मैले तिमी बिना बाँच्दिन एक्लै पानी हाँस्दिन अब